दसैँ आयो भन्दा घरमा मेरो मुटु चर्किनेछ सम्झिँदामा रातो टिका आँसु भेल दर्किनेछ दसैँ आयो भन्दा घरमा मेरो मुटु चर्किनेछ आमा सधैँ बुबासँग एउटै प्रश्न गर्छिन् अरे आमा सधैँ बुबासँग एउटै प्रश्न गर्छिन् अरे मेरो मुटु कान्छु छोरा कहिले घर फर्किनेछ सम्झिँदामा रातो टिका आँसु भेला दर्किनेछ यो दसैँमा यस्तै भयो अर्को साल आउँछु आमा यो दसैँमा यस्तै भयो अर्को साल आउँछु आमा तिम्रा सबै दुःखहरू आफै आफै तर्किनेछ मेरो मुटु कान्छु छोरा कहिले घर फर्किनेछ आज सबै आफन्तले तिमीलाई हेला गरेका छन् रे आज सबै आफन्तले तिमीलाई हेला गरेका छन् रे धन कमाइ फर्केपछि सबले फुल छर्किनेछ तिम्रा सबै दुःखहरू आफै आफै तर्किनेछ नभन्नु है दिदीलाई यो तिहारमा आएन भाइ नभन्नु नुहै बहिनीलाई यो तिहारमा आएन दाई फेरि निधार खाली हुँदा दिदी पनि झर्किनेछ फेरि निधार खाली हुँदा बहिनी पनि झर्किनेछ सम्झिँदामा रातो टिका आँसु भेला दर्किनेछ पर्दा उठायो आ फर्केर छातीमा टाँसे आँसु बगाउने मखमली फुल्दा मार्सी धान झुल्दा बहिनी आउने दैलाको तस्बिर छातीमा टाँसे आँसु बगाउने छिन् नझरे आमा नझरे आमा आँसु काटेका मूल बाटो हेरेर जाँदैन दुःख आँसुका धारा बरबरी झारे धारा मेरी प्यारी बहिनी तिमी त बिहे गरेर सधैँको लागि घरबाट विदा भएर गयौ भन्न त सबैले चेलीहरूले घर छोड्नुपर्छ भन्छन् प्यारी बहिनी तिमीले मात्र होइन म पनि तिमी जस्तै बिरानो भएर बसेको छु घरमा तिमी र मसँगै बस्ने भनेकै बिस एक्काइस वर्षभन्दा धेरै रहेनछ यो समयभित्र हामी सँगै बस्यौँ खेल्यौँ रमायौँ एकअर्कामा झगडा गऱ्यौँ आमालाई सतायौँ बाबासँग जिद्दी गऱ्यौँ यस्ता तिता मिठा अनुभवहरू सबै स्मृतिका पानाहरूमा कैद हुँदा रहेछन् आज सम्झिँदैछु ती पलहरू तिमीलाई लाग्यो होला दाई घरमै छ घरमा रमाइलो होला म पनि त तिमी जस्तै पराई भएर बाँच्नु परेको छ आफ्नै देशमा परदेशी भएर तिमी जस्ता बहिनीहरूका दाईहरू र दिदीका भाइहरू कति विदेशमा परदेशी र बिरानो भएर बाँच्नु परेको छ आँखाभरि आँसु मुटु भकानिन्छ तिमीलाई सम्झिँदा मेरी प्यारी बहिनी फरक यति हो तिमी सधैँको लागि पराईको घरमा गयौ उतै जिन्दगी बिताउने सम्झौता गर्यौ म घर फर्किने आशमा पराई भएँ बहिनी सम्झना त जति बेला पनि आउँदो रहेछ तर बिछोड पछिको सम्झनाले निकै सताउँदो रहेछ जिन्दगी नै उकुस मुकुस भए जस्तो हुँदो रहेछ यही सम्झनाको त्यान्द्रोमा अल्झिएर जिन्दगीलाई पैसासँग सम्झौता गरिरहेछ तिम्रो दाई भन्न त सबैले भन्ने गर्छन् यी पर्वहरूले आफन्तहरूलाई एकै ठाउँ बाँध्ने गर्दछ भनेर तर यता कता यी पर्वहरूमा छुट्टिएका मनहरू पनि हुन सक्छन् टाढा भएका मनहरू पनि हुन सक्छन् भेटघाट नहुन सक्छ गाउँमा ठुले नआउन सक्छ सानो कान्छु पनि प्रदेशबाट नफर्किन सक्छ जोस् यस्तै पीडाका शब्दहरू बोल्दै कार्यक्रम मजेरीको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्णलाई हार्दिक नमन गर्न चाहन्छु कार्यक्रम मजेरी तपाईँले नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा हर्ज र सामुदायिक रेडियो अर्घाँची एफएम एक सय पाँच दशमलव आठ मेगा हर्जबाट एकैसाथ सुन्दै हुनुहुन्छ यति बेला मलाई नुवाकोट एफएमको स्टुडियोबाट प्रविधि कक्षबाट सघाउँदै हुनुहुन्छ प्रविधिका सखा शिवराम भण्डारी भने र सामुदायिक रेडियो अर्घाची एफएम एक सय पाँच थुप्लो आठ मेगाहरसको स्टुडियोमा विष्णुजी हुनुहुन्छ विष्णु खनाल उहाँले मलाई सघाउँदै हुनुहुन्छ जोस् आज तपाईँले कार्यक्रम मजेरी कति बेला आउँछ भनेर प्रतीक्षा गर्दै हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको घडीलाई समाप्त पार्दै तपाईँको रेडियो सेटमा आवाजको तरङ्गबाट तरङ्गित हुनको लागि यो मेफिलमा हाजिर भइसकेको छु म तपाईँको मनको आवाज आवाजको खेतला डिएनके कुँवर र यो कार्यक्रम तपाईँले triple W dot Nuwakot FM dot ORG login गरेर पनि सुन्दै हुनुहुन्छ त्यसै गरी W W W dot Arghakhanchi dot कमबाट पनि तपाईँले सुन्दै हुनुहुन्छ र यो कार्यक्रमलाई तपाईँ डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ W W W dot cyber Sangam dot नेटमा डाउनलोड गरेर पनि तपाईँले सुन्न चाहनुभएको खण्डमा सुन्न सक्नुहुनेछ यो पनि जानकारी गराउन चाहे कार्यक्रमको विषयबाट हुन त अहिले यो पछिल्लो समय चाडपर्वहरूको वहिरो लाग्ने समय पनि हो होस् बिस्तारै बिस्तारै दसैँ पनि आउने क्रममा छ नेपालीहरूको घर दैलोमा भित्रिने क्रममा छ होस् त्यसपछि तिहार आउँछ यी चाडपर्वहरूले आफन्त बोलाउने गर्दछन् र आफन्त नआइदिँदा मन दुख्ने गर्छ यस्तै पीडाका कुराहरू रोदनका कुराहरू यताकता खुसी उमङ्गका कुराहरू कार्यक्रम मजेरीमा रहने गर्छन् हामी सबै सबै कुराहरू उठाउने गर्दछौँ केही रमाइलो पनि प्रसङ्ग जोड्ने गर्छौँ केही उराट लाग्दा कुराहरू पनि गर्ने गर्दछौँ त्यति मात्र होइन देश कहिलेकाहीँ रोइहाल्यो भने आँसु पुस्ने काम पनि गर्छौँ माटो दुखिहाल्यो भने कलम चलाउने काम पनि गर्छौँ जे होस् तपाईँले यो काममा सघाउनुहुन्छ मैले भन्दै आइरहेको छु तपाईँ भनेको अक्सिजन कार्यक्रम मजेरी भनेको जीवन हो जीवन चलाउनको लागि र जीवन बचाउनको लागि अक्सिजनको आवश्यकता पर्दछ त्यसैले तपाईँले साथ दिनुहुन्छ त्यति मात्र होइन तपाईँ त एउटा स्रष्टा सर्जक हो कलम चलाउने मान्छे हुनुहुन्छ त्यसैले कलम चलाउनेहरूका लागि कार्यक्रम मजेरी सधैँ सधैँ सलोड गर्छ जोस् कलम चलाउनुहुन्छ लेखेर पठाउनुहोस् अथवा तपाईँलाई रेकर्ड गर्ने सुविधा छ रेकर्ड गर्ने माध्यम नजिकै हुनुहुन्छ भने तपाईँसँग यो प्रविधि छ भने तपाईँले रेकर्ड गरेर आफ्नो आवाज पनि पठाउन सक्नुहुनेछ यो पनि जानकारी गराउन चाहन्छु यो कार्यक्रम तपाईँले हरेक साताको मङ्गलबार निशाको पहिलो परर रातको नौ पन्ध्रदेखि दस बजीसम्म सुन्दै आउनुभएको छ र आजको यो श्रृङ्खलामा पनि केही आवाजहरू केही गजलहरू केही कविताहरू लिएर आएको छु जो केही साथीले हामीलाई पत्रचार गर्नुभएको छ कोही साथीले मेल गर्नुभएको छ र केही आवाजहरू छन् यी आवाजहरू कार्यक्रम मजेरीको यो मेफिलमा मैले राख्ने नै छु र कार्यक्रम मजेरीलाई मेलो लगाउने क्रममा सुरुवातमा एउटा आवाज राख्दैछु मैले यो आवाज हो बाबु त्रिपाठीको हामीले कहिले भन्यौँ गाँस दिने धानकावाला हाम्रा मात्र हुन् निकै सुन्दर आवाज बाबु त्रिपाठीको आवाज कार्यक्रम मजेरीको यो मेफिलमा हाम्रा पैसलाहरूमा पनि तिर्खा हामीलाई पनि लाग्छ पेट भर्नको लागि घाँस हामीलाई पनि चाहिन्छ हामीले कहिले भन्यौँ घाँस दिने धानका बालाहरू हाम्रामा हामीले कहिले भन्यौँ घाँस दिने धानका बालाहरू हाम्रा मात्र हुन् स्कुन झै आकाशमा छरिएका ताराहरू हाम्रा मात्र हुन् हामीले कहिले भन्यौँ भूगोलको यो छेउबाट बिउजेर भूगोलको पल्लो छेउमा बास बस्न जाने उज्यालो हाम्रो मात्र हो हामीले कहिले भन्यौँ भूगोलको यो छेउबाट बिउजेर भूगोलको पल्लो छेउमा बास बस्न जाने उज्यालो हाम्रो मात्र हो रगत हाम्रो पनि रातै छ हामीले कहिले भन्यौँ नछिनु माथि बाटो बगेका नसुनु माथि लेपबाट बगेका झरनाहरू नसुनु पहाडको गन्ध बोकेर यात्रामा निस्केको बतास ओ मान्छे यसरी कहिले कहिलेसम्म हेर्छौ चकटी जत्रो मन बोकेर ओ मान्छे यसरी कहिलेसम्म हिँड्छौ चकटी जत्रो मन बोकेर हामी त आगामै निदाउँछौ आगामै बिउजिन्छौ चर्खा झै हाम्रो लागि पनि घुमेको पृथ्वी हामी त हाँगामै निदाउँछौँ हाँगामै भिउजिन्छौँ चर्खा चाहिँ हाम्रो लागि पनि घुमेको पृथ्वी हामीले कहिले भन्यौँ पृथ्वी हाम्रो मात्र ओ मान्छे ओ मान्छे तिमी जस्तो संवेदनाहीन छैनौ हामीहरू धन्यवाद हो हामीले कहिले भन्यौँ गाँस दिने धानका वाला हाम्रा मात्र हुन् हामीले त्यसो कहिल्यै भनेनौँ भन्दै हुनुहुन्थ्यो बाबु त्रिपाठीले उहाँको आवाज सँगसँगै यति बेला फेरि अर्को आवाज राख्दैछु मैले यहाँ वर्षौँदेखि चलेको यो बहुला आदि स्वयं स्वार्थको सगरमाथा चढ्दै गरेको देखेको छु मैले होइन अनुपमजीले हो उहाँको आवाज कार्यक्रम मजेरीको यो मेफिलमा भएर पनि बुझ्नै नसकेको आफ्नै जिन्दगी र यही जहाजभित्र उभिन खोज्दै गर्दा दमदम ढलेको देखेकी छु हेर्दा हेर्दै खरानी र माटो भएको देखेकी छु वर्षौँदेखि चलेको यो बौलाह आँधी वर्षौँदेखि चलेको यो बौलाह आँधी स्वयं स्वार्थको सगरमाथा चढ्दै गरेको देखेकी छु स्वयं स्वार्थको सगरमाथा चढ्दै गरेको देखेकी छु परम्परा त्याग्ने लिहुमा आफै च्यातिएको परम्परा च्याक्ने जिउमा आफै च्यातिएको उज्यालो खोज्दा खोज्दै आफै अहेरिएको मान्नु हुँदैन गलत सभ्यता भत्काउँछु भन्दै आफै भत्किएको परम्परा च्याक्ने जिउमा आफै च्यातिएको उज्यालो खोज्दा खोज्दै आफै अँध्यारिएको मान्नु हुँदैन गलत सभ्यता भत्काउँछु भन्दै आफै भत्किएको बिग्रिएको छ देश बनाउँछु भन्दै आफै बिग्रिएको मात्र कति हेर्नु मात्र कति हेर्नु कति हेर्नु डडेलोले खाँदै गरेको झिल पाखा जिन्दगी खुसी फुल्ने गुराँस पनि हो जिन्दगी खुसी फुल्ने गुराँस पनि त हो जिन्दगी सपना सजाउने बिहान पनि त हो हो जिन्दगी रहरले उड्नुपर्छ चरा जस्तै हो जिन्दगी रहरले उड्नुपर्छ चरा जस्तै मर्न दिनु हुँदैन ससाना नानीहरूका सपना सधैँ मृत्युको पीडा बोकेर हिँडिरहन मिल्दैन यो जहाज सधैँ मृत्युको पीडा बोकेर हिँडिरहन मिल्दैन यो जहाज सधैँ पीडाको दुःख बोकेर हिँडिरहन मिल्दैन यो जहाज अब रोकिनै पर्छ जहाजको यो अँध्यारो यात्रा अब रोकिनै पर्छ जहाजको यो अँध्यारो यात्रा र पोखिनै पर्छ एकमुठी उज्यालो हाम्रो धरतीको आँगनमा र पोखिनै पर्छ एकमुठी उज्यालो हाम्रो धरतीको आँगनमा वर्षौँदेखि चलेको यो बहुला आदि स्वयं स्वार्थको सगरमाथा चढ्दै गरेको देखेको छु अनुपमको आवाज सँगसँगै यता जोडी मिलाउने कुराकानी गर्दै हुनुहुन्छ एमपी केयरलेस हुनुहुन्छ तिम्रो मेरो पहिचान मिलाऊ अनि मात्र एक बन्छौँ हामी दुईका भगवान मिलाऊ अनि मात्र एक बन्छौँ पहिचान मिलाऊ भगवान् मिलाऊ अनि मात्र हामी एक बन्छौँ उहाँको आवाज कार्यक्रम मजेरीको युमे फिल्डमा नमस्ते म एमपी केयरलेस एउटा गजल तिम्रो मेरो पहिचान मिलाऊ अनि मात्र एक बन्छौ तिम्रो मेरो पहिचान मिलाऊ अनि मात्र एक बन्छौ हामी दुईका भगवान मिलाऊ अनि मात्र एक बन्छौँ तिम्रो मेरो पहिचान मिलाऊ अनि मात्र एक बन्छौँ हामी दुईको भगवान मिलाऊ अनि मात्र एक बन्छौ बुद्धले मोहम्मदलाई यसो भन्न पर्थ्यो बुद्धले मोहम्मदलाई यसो भन्न पर्थ्यो हामी दुईका सन्तान मिलाऊ अनि मात्र एक बन्छौँ तिम्रो मेरो पहिचान मिलाऊ अनि मात्र एक बन्छौँ म यही भन्दै बस्ती बस्ती हिँडेको छु म यही भन्दै बस्ती बस्ती हिँडेको छु बाइबल गीता कुरान मिलाउँ अनि मात्र एक बन्छौँ हामी दुईको भगवान मिलाउँ अनि मात्र एक बन्छौँ देश महादेशका सारा रेखा मेटेर देश महादेशका सारा रेखा मेटेर हिमालसँग मैदान मिलाउँ अनि मात्र एक बन्छौँ हामी दुईका भगवान मिलाउँ अनि मात्र एक बन्छौँ आगोमाथि आगो थपी भए कहाँ कम हुन्छ र आगोमाथि आगो थपी भए कहाँ कम हुन्छ र ओठ ओठमा मुस्कान मिलाउँ अनि मात्र एक बन्छौँ हामी दुईका सन्तान मिलाउँ अनि मात्र एक बन्छौँ धन्यवाद तिम्रो मेरो पहिचान मिलाऊ अनि मात्र एक बन्छौँ हामी दुईका भगवान् मिलाऊ अनि मात्र एक बन्छौँ त्यसपछि मन पनि मिलाऊ तपाईँ एक नहुने त कुरै भएन ठिकै छ यो सुन्दर गजलको लागि उहाँप्रति आभारी रहन चाहेँ र यति बेला एउटा साङ्गीतिक आवाज बजाउन चाहन्छौँ यो आवाज राखौँ त्यसपछि म फेरि तपाईँको पत्र तपाईँको मेल र आवाजहरू लिएर पुनः फर्किनेछु कार्यक्रम मजेरीको यो मेफिलमा सामुदायिक रेडियो अर्घाँची एफएम एक सय पाँच तुप्लो आठ मेगा हर्जबाट सुन्दै हुनुहुन्छ सुनिरहनुहोस् र नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा हर्जबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ सुन्ने सबै सबैले सुनेर साथ दिनुहोला भनेर आग्रह गर्न चाहे यो इन्टरनेट अनलाइनबाट पनि हामीलाई धेरैजनाले सुन्दै हुनुहुन्छ W W W dot Nuwakot FM dot ओआरजीबाट त्यसै गरी W W W dot Arghakhanchi dot कमबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ अनि यो कार्यक्रम तपाईँले साइबर सङ्गममा पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ अथवा तपाईँ लाइभ पनि सुन्न सक्नुहुनेछ W W W dot cyber Sangam dot नेटबाट डाउनलोड गरेर सुन्नुहोला र सुन्दै हुनुहुन्छ जे सबै सबैलाई धन्यवाद आभारी छु म यति बेला सङ्गीत बजाउँ गीत बजाउँ त्यसपछि हामी पुनः आउनेछौँ सुन्दै गर्नु मलाई छोडे तिम्रो बाटो सहज बन्छ भने त तिम्रो छाती छातीभित्र ढुङ्गा भन्दा साह्रो मन छ भने त जे मन लाग्छ गर भन्नु के नै छ र जे मन लाग्छ गर भन्नु के नै छ र माया यस्तै हुन्छ भने त तिम्रो बाटो सहज बन्छ भने त बन्ध यो कति रहन्छ जी मन लाग्छ गर भन्नु के नै छ र जी मन लाग्छ गर भन्नु के नै छ र माया यस्तै हुन्छ भने त मलाई छोडे पाँच तिम्रो बाटो सहज बन्छ भने त